कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश साइमीको एक सय अठाइसौं अंकमा शालीन अभिवादन आज विश्व संगीत दिवस संगीतलाई मान्छेहरू हृदयको तरङ्गमा हुन्छन् सुर बिनाका मानिस हुँदैन भन्छन् ताल बिनाका मानिस हुँदैन भन्छन् र दुई बाजा सुर र तालको संगममै गीतहरू बन्ने गर्छन् आज पनि विश्व प्रसिद्ध संगीतकार बिथोबन हरेक तीन सेकेण्डमा कुनै न कुनै ठाउँमा गुन्जिरहेकै हुन्छ भन्ने भनाइ छ कहीँ कम्प्युटर अफ गर्दा र अन गर्दा कहीँ मोबाइल अफ गर्दा र अन गर्दा उनको सांगीतिक धुन गुन्जिरहेकै हुन्छ संगीत हाम्रो जीवनको एउटा अनिवार्य शर्त हो आजको एक सय अठाइसौं अंक नेपाली जातिका प्रथम महिला गायिका मेलबा देवी मानन्दहरूको यो गीतबाट शुरूआत गरौं पुरानो देशमा मैमरी जाउला रोइदिने कोही छैन चन्द्र शमशेरको शासनकालमै जुद्ध शमशेरको षड्यन्त्रका कारण देश छोड्न बाध्य भएकी प्रथम नेपाली महिला गायिका रेकर्डेड गीतका रूपमा प्रथम नेपाली गायिका मेलवा देवीको यो स्वर थियो आज विश्व संगीत दिवसको सन्दर्भको कुराकानीमा मेलवा देवी चन्द्र शमशेरको शासनकालमा एक उदीयमान गायिका थिइन् भने जुद्ध शमशेरको शासनकालमा उनी षड्यन्त्रको शिकार भइन् मेलवा देवीकै समयमा आएका अर्का गायक मित्रसेन थापा मगर जसको जन्म अठार सय पञ्चानब्बे डिसेम्बर अठाइस तारीकका दिन धर्मशाला भाक्सुको तोतारानीमा भयो विश्वमा सिनेमा उदय भएको दिन जन्मेका मित्र सेनका गीतहरू चलचित्रका गीत जस्तै रोमाञ्चक उत्साहवर्धक हुने गर्दथे उनले दार्जीलिङमा आएर गाएको एउटा गीतले दार्जीलिङमा सांगीतिक जगतमा क्रान्ति ल्याउँछ प्रताप शमशेरले बनाएको धीरधाम मन्दिरमा मित्र सेनले गाएको गीतका कारण दार्जीलिङको सांस्कृतिक जीवनमा उथल पुथल आउँछ र त्यही गीतका कारण दार्जीलिङमा सांगीतिक क्रान्ति हुन्छ होम्साले होमे पेमे चोचो लाला रंगी साइली कहिले तातो कहिले चिसो कोटको पानी साइली मेरो बानी हाँस्ने खेल्ने रिसाउँछ कि नानी तिमी होम्साले पेमे पेमे चोचो लाला रंगी साइली लाले होमे चोचो लाला रंगी चोचो लाला रंगी घुमसाले होमे तिमी छोचो लाला रंगी पहिली छोचो लाला रंगी कहिले तातो कहिले चिसो नवा गोठको पानी कहिले नवा गोठको पानी Thank you. मेरो बानी हाथ में खेले रिसाऊं क्योंकि नानी पीने रिसाऊं क्योंकि नानी घूमता ले हो मेरे में चोचो लाला रंगी पाइने चोचो लाला रंगी Thank you. लम जुम माथी घर से राम के सैनी आर धर घर से राम के बगाली पठाउँथे साईँ बगाली पठाउँथे ढुङ्काले हुने तिमी चुचु लाला रङ्गी पहिली चोचो लाला बटौलीको बजारैमा लाहा छ कि साइला लाहा छ कि छैन पिरतीले नेटो काट्यो थाहा छ कि छैन साइला होम्साले होमे पेमे चोचो लाला रङ्गी साइली एउटा घर त माथि अर्को घर त राम्चे पिरती लाउनु काँछ काँछ बगली पो मित्रसेन थापा मगरको जन्म भारतमा भए पनि उनको सांगीतिक जीवनले सधैँ सिम्जा लमजुङ तानसेनलाई केन्द्रबिन्दु बनाएको पाइन्छ उनका छोरा दिग्विजय सेनले केही वर्ष अघि धनगढ़ीमा आएर गाएको तानसेनको शीतल पार्टी यसमा चर्चा गरिएको छ बीच बजारमा आठ कुने डोखा तानसेनको शीतल पाटी सम्झँदा झल्किन्छ छातिनी झरझर तानसेनको शीतल पाटी बीच बजारमा आठ कुने डोखा चौबिर रिङ्दै चुरोटे पसल पोतेर डोरी झल्किन्छ झलझल किन्नुहोस् छाँटी छाँटी नि बेला हो यस्ता गीत गाउने मित्र सेनलाई राणाकालमा नेपालमा आएर कार्यक्रम प्रस्तुत गर्दा जुद्ध शमशेरले जेलमा थुनेको इतिहास छ नब्बे सालको महाभूकम्पका कारण अहिले राष्ट्रभरि चर्चा भइरहेका जुद्ध शमशेर संगीत र कलाका निम्ति र मुक्तिका निम्ति धेरैका दुश्मन पनि थिए उनकै समयमा धर्मभक्त शुक्रराज गंगा लाल दशरथ चन्दहरू शहीद भए भने उनकै समयमा मेलवा देवीले देश निकाला हुनु परेको थियो र जुद्ध शमशेरले कै समयमा मास्टर रतनदास प्रकाश जेल जानु परेको थियो यी धेरै कथासँग जोडिएको एउटा पात्रको नाम हो मित्रसेन थापा मगर जसको स्मृतिमा हिजो काठमाडौँमा मित्रसेन स्मृति प्रतिष्ठानले एउटा भव्य कार्यक्रम आयोजना गर्यो र मित्रसेन स्मृति प्रतिष्ठानकै सौजन्यमा उनका केही सीडी र क्यासेटहरू पनि हिजो सार्वजनिकरण गरियो मित्रसेन स्मृति परिषदले आयोजना गरेको कार्यक्रमसँगै आज विश्व संगीत दिवसको एउटा साइत जोडिएको छ आज ग्रेग्रेन क्यालेण्डर अनुसार अर्थात पश्चिमी जगतको क्यालेण्डर अनुसार आज विश्व संगीत दिवस मानिन्छ र यो सबैभन्दा जुलाई बाइस जुन बाइसलाई लामो दिन मानिन्छ र हाम्रो संगीत दिवस पनि मनाउने चलन छ तर हाम्रो संगीत दिवस चाहिँ माघ महिनामा पर्दछ जति बेला वसन्त पञ्चमीको लगनमा हाम्रो संगीत दिवस मनाउने चलन छ नेपाली संगीत आकाशमा रेडियो नेपाल स्थापना हुनुभन्दा अगाडिदेखि नै निजी क्षेत्रबाट गायन शुरू गरेका प्रथम गायक आदि गायक सेतुराम श्रेष्ठ जसले काठमाण्डुको भोटाहिटीबाट आफ्नो गायन शुरू गरेर कलकत्तामा गीत रेकर्ड गर्न जाँदा उनलाई उनका परिवारले बाटोमै आफ्नो काजक्रिया गर्नु भनेर विदावारी गरेर पठाएका थिए किनभने त्यति बेला काठमाडौँदेखि कलकत्ताको बाटो करिब चौबिस दिन लाग्थ्यो र उनलाई बीच जंगलमा बाघ भालुले खान सक्ने कहीँ आगलागीमा मर्न सक्ने पहिरोमा पर्न सक्ने कारणले गर्दा परिवारले उनलाई घरबाटै विदा गरेर पठाएका थिए र सेतुराम श्रेष्ठको गायनको धेरै वर्षपछि मात्र लालबहादुर गुरूङ त्यसपछि कालीभक्त पन्त त्यसपछि मेलवादेवी मित्रसेन र मित्रसेनको झ्याउरे शैलीको गायनलाई पछि अप्नाए रतनदास प्रकाशले रतनदास प्रकाशले मित्र सेनको झ्याउरे झ्याउरेका बारेमा व्यापक चर्चाहरू भइरहेका छन् झ्याउरे एक किसिमको लय हो झा भन्नाले धुलो भन्ने बुझिन्छ मगर भाषामा बुरी भन्नाले उडाउने माटो उडाउने गीतलाई झाबुरी गीत भन्ने चलन छ र त्यो झाबुरी गीतलाई मित्र सेनले आफ्नो लय बनाए रत्नदास प्रकाशले आफ्नो प्राण बनाए महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो गीति नाटक मुनामदनको ज्यान बनाए यसरी यो परम्परालाई कायम गर्दै आए पछिल्लो चरणमा धर्मराज थापासम्मले र धर्मराज थापाले पनि झाम्रे अर्थात झाउरे लयमा धेरै गीतहरू गाएका छन् तर हामीले संगीतको इतिहासको कुरा गर्ने बित्तिकै रेडियो नेपाल स्थापना हुने बित्तिकैको पहिलो गायिका पहिलो संगीतकार कोइली देवीको सम्झना हुन्छ कोरी देवीलाई पनि आज हामीले विश्व संगीत दिवसको सन्दर्भमा सम्झिनु जरुरी छ रेडियोमा संगीत आफ्नै संगीतमा गीत गाउने पहिलो गायिका कोली देवी छिन्नलताको शब्दमा आफ्नै संगीतमा सम्झिरहन्छु केवल निषदिन हजुरलाई Thank you. बिर्सदिन केवल हजुरलाई सम्झिरहन्छु सम्झिरहन्छु निसदिन के कोइले देवीको आफ्नै संगीत र स्वरमा यो गीत आज विश्व संगीत दिवसको सन्दर्भमा यो चर्चा गर्दै विश्वमा संगीतको रेकर्डिङ शुरू भयो पहिलो पटक फ्रान्सका एक चर्चित कलाकारको माध्यमबाट यी चर्चित कलाकार थिए प्रसिद्ध चित्रकार मार्कका भाइ मार्कका भाइ जसलाई हामीले इतिहासमा सम्झना गर्नुपर्दा उनको आफ्नै योगदान छ उनले ग्रामोफोन अर्थात त्यति बेला सेभेन्टी एट आरपीएम अर्थात सेभेन्टी एट रेगुलेसन पर मिनटमा रेकर्ड हुने गीतमा आफ्नो आवाज रेकर्ड गरे तर उनको आवाजलाई घरमा कसैले पनि चिनेनन् उनको आवाज भनेर कसैले विश्वासै गरेनन् र पछि मार्कको आवाजलाई उनकै घरमा पालेको एउटा कुकुर जसको नाम थियो निपर निपरले उनको मालिकको आवाज चिनेपछि खुशीले भुग्न थाल्यो यसरी त्यो कुकुर निप्परले गर्दा मार्कको आवाजलाई गायकको आवाजको रूपमा दर्ता मिल्यो र फ्रान्सिसले त्यही चित्रलाई मार्कका भाइ फ्रान्सिसले त्यही कुकुरले आफ्नो मालिकको आवाज सुन्दै गरेको खुशी व्यक्त गरेको चित्रलाई नै पछि आफ्नो क्यासेट कम्पनीको लोगो बनाउँदा हिज मास्टर भोइस अर्थात उसको मालिकको आवाज भन्ने प्रतीक बनायो एचएमभी जुन आज विश्व प्रसिद्ध एउटा रेकर्डिङ कम्पनी मानिन्छ एचएमभी यही मार्गको कुकुरको लोगोबाट निप्परको चित्रसहितबाट शुरू भएको हो विश्व संगीतको दिनमा आज यो कुरा सम्झना गर्दा एउटा रोचक सन्दर्भ हुन जान्छ अब नेपाली संगीतको कुरा गर्दा नेपाली संगीतका छ चरणहरू स्पष्ट रूपमा देखा पर्छन् सेतुराम श्रेष्ठदेखि मित्रसेनसम्म एउटा चरण आउँछ यो नेपाली संगीतको प्रवेश मात्रै मित्रसेनपछि शुरू हुन्छ नेपाली गीतमा झ्याउरेको प्रवेश र नेपाली गीतमा झ्याउरेको प्रवेशलाई कायमै राखेपछिसम्म कृष्णमान ज्ञानबहादुर धर्मराज थापासम्मको जनार्दनसम्म गोविन्द बहादुरको स्वरसम्म जब दुई हजार अठार सालमा नारायण गोपाल प्रेमध्वज मानिक रत्न बच्चु कैलाशको एउटा युग शुरू भयो त्यसपछि नेपाली गीतमा आधुनिक लयको शुरूआत भयो र त्यसैले नेपाली संगीतको स्वर्णिम युगको रेखा कोर्यो नारायण गोपाल स्वर्णिम युगका एक स्वर्ण हस्ताक्षर हुन् एउटा गोपाल प्रेम मानिकको संगीतमा रेडियो जगतमा प्रवेश गरे र उनले पछि आफ्नै संगीतमा पाँचवटा गीत रत्न शमशेर थापाको शब्दमा कलकत्तामा गई रेकर्ड गरे नेपालको स्टुडियोमा रेकर्ड हुने पहिलो गीतको श्रृंखलामा पनि नारायण गोपाल सुमन कुमार नेपाली बच्चु कैलाश तारादेवीका गीतहरू पर्दछन् र नारायण गोपालका धेरै कालजय गीतहरूलाई नयाँ पुस्ताका गायकले अझैसम्म गाउने परम्परा जारी राखेका छन् तर नारायण गोपाल स्वयं पनि आफूभन्दा अग्रजका गीतहरू पनि सम्मानपूर्वक गाउँथे यहाँ प्रस्तुत छ नारायण गोपालले अत्यन्त मन पराएको गोपाल इन्जनको शब्द र संगीतको इन्दिरा मास्केले गाएको पुरानो गीत इन्दिरा मास्केको स्वरमा नारायण गोपाललाई एकदम प्रिय लागेको यो गीत हामीले प्रस्तुत गर्यौं आजको यो विश्व संगीतको सन्दर्भमा हामीलाई शुभकामनाहरू पठाउनु भएको छ अमेरिकाको डेनबरबाट धना पौडेलले त्यसै गरी किन इन्द्रुवा के के किशोर केले त्यसै गरी दिलेश अरियालजीले र प्रसिद्ध गायक संगीतकार सुक गुरूङ जो निकै लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो उहाँले अजर अमर गीतका टोलीलाई सम्पूर्ण युनिटलाई पनि शुभेच्छा पठाउनु भएको छ लेख्नु भएको छ प्रकाशजी नमस्कार तपाईँ लगायत अजर अमर गीतका सबै युनिटका फ्यामिलीलाई विश्व संगीत दिवसको उपलक्ष्यमा शुभकामना सुख गुरूङ भनेर नेपथ्य ब्यान्डका लागि शुरूआतदेखि नै गीत लेख्ने अभिभावक रहनुभएका सुख गुरूङ जो नेपाली संगीतमा लामो समय सक्रिय हुनुहुन्थ्यो तर अहिले उहाँ एकदमै अस्वस्थ हुनुभएको छ र उहाँलाई नेपाली संगीत जगतका धेरै कलाकारले रकम उठाएर सहयोग गरेर उहाँले स्वास्थ्य लाभ गर्नुभएको छ सो गुरूङलाई तारा थापालाई हाम्रो तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना सहित अब विश्व संगीत दिवसको सन्दर्भमा केही विश्व प्रसिद्ध संगीतकारहरूको कुरा गरौं विश्वका केही प्रसिद्ध संगीतकारहरू जसले धेरै बाजाहरूलाई आफ्नो पहिचान बनाए यी संगीतकारहरूमध्ये शास्त्रीय युगका केही कलाकारको कुरा गरौं जो विश्वका प्रसिद्ध कलाकार मानिन्थे क्रिस्टोफ विलियट ग्लक जसलाई सबैभन्दा बढ़ी पियानोका कारण चिनिन्थ्यो भने जोसेफ हाइडन जो स्वयं पनि एक सांगीतिक गुरू थिए र संगीतकार पनि थिए त्यसै गरिकन अर्का प्रसिद्ध संगीतकार वोल्फ ग्याङ अमारियस मोजाट मानिन्छन् मोजाटका बारेमा उनी पछिका एकजना संगीतकार डोब्राकले भनेका छन् मोजार्ट भनेको सूर्योदय हो र मोजार्टमाथि सिनेमा पनि बनेको छ विश्व संगीत दिवसमा यी धेरै यस्ता सांगीतिक स्रष्टाहरूको सम्झना गरिन्छ र नेपाली संगीत आकाशमा हामी धेरै आफ्ना प्रिय कलाकारको सम्झना गर्दैछौ आज किशोर केले लेख्नु भएको छ रमाइलो उहाँले टिप्पणी दिनुभएको छ हामीलाई हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ सम्झिरहन्छु हजुरलाई निषेध दिन हजुरलाई म स्वयं पनि सानोतिनो संगीत पारखी भए पनि कोली देवीको यो गीत पहिलो पटक श्रवण गरे सत्य सत्य भनेर लेख्नु भएको छ रमाइलो कुरा किशोरजी नेपालमा कुनै कुनै कलाकारको एल्बम दुई वर्षको उमेरमा निक्लेको छ छ वर्षको उमेरमा निक्लेको छ अलिअलि गीत संगीत सिकेका कलाकारको सोह्र सत्र वर्षको उमेरमा एल्बम निक्लेको छ बीस वर्षमा चर्चित भएका छन् तर कोइली देवीको जीवनमा उनको पहिलो एल्बम बहत्तर वर्षको उमेरमा प्रकाशन भएको थियो यो नेपालको संगीत इतिहासमा ठूलो व्यङ्ग्य पनि हो यो यस्तो चर्चित गायिका जो रेडियोको पहिलो महिला संगीतकार उनको पहिलो एल्बम उनको बहत्तरौं जन्मोत्सवको दिनमा रिपोर्टर्स क्लब पुतली सड़कमा विमोचन भएको थियो र उनले रुँदै भनेकी थिइन् मेरो जीवनको पहिलो एल्बम आफै विमोचन गर्दैछु भनेर त्यो एल्बमको नाम थियो सम्झिरहन्छु हजुरलाई यो यहाँलाई पनि सम्झनाको लागि मैले शेयर गरे अब विश्व संगीतको कुराकानी गर्दा गर्दै नेपाली संगीतको स्थितिको कुरा गर्दा नेपाली संगीतमा मखमली आवाज भएका गायक प्रेमदोज प्रधान त्यसै गरिकन बेरिटोन भोइस भएका नारायण गोपाल अनि दुवै शैलीका बीचबाट आएका गायक बच्चो कैलाशको नाम स्मरण हुन्छ बच्चो कैलाश जो आफ्नै खर्चमा कलकत्तामा गएर गीत रेकर्ड गराउने पहिलो गायक थिए र उनले नै एउटा परम्परा तोडे गीतमा मुखडा हुन्छ अन्तरा हुन्छ र अन्तरापछि फेरि मुखडा दोहोरिन्छ फेरि दोस्रो अन्तरापछि फेरि मुखडा दोहोरिने परम्परा थियो र बच्चो कैलाशले यो परम्परा तोडेर अन्तरा नदोहोराइ मुखडा नदोहोराइकन यो गीत रेकर्ड गराए त्यो गीतले नै नेपाली संगीतमा परिवर्तनको युग ल्यायो आसबाट मौडी आउने थिए नभुली तिमीले मलाई प्रीति दिए एक फेरा मात्र डाकिदिए से बना धडकन भनेर यौवनको तडपन बनेर तिमीले ममा छाइदिए स्वप्न बनेर आइदिए আমায় তিনি নাই খোঁজনা রোজনা ফুলে কো মাঝমা আউলা মায় দিন তিনি নাই খোঁজনা রোজনা ফুলে কো মাঝমা থাকি ঘামমা বাস বাসনা সাঝমা তিমিলে ठाउँ दिए दुख्ने ठाउँ दिए घुम्टोको बिचमा जुनेदी रात हेरेर अग्नमा एक्लै बसेर तिमीले मलाई सम्झिदिए सम्झेर केही छैन रोइदिए एउटा ब्ल्याक एण्ड व्हाइटको इमेज दिने गीत सुन्यौं हामीले बच्चु कैलाशको स्वरमा दुई हजार अठार सालमा रेकर्ड भएको यो गीत हामीले हाम्रै मुलुकको संगीतसँग मात्र होइन भारतीय संगीतसँग पनि प्रतिस्पर्धामा जितेको गीत मानिन्छ यो किनकि यसरी मुखडा नदोराइकन गाउने गीत भारतमा धेरै वर्षपछि विदु विनोद चोपड़ाद्वारा निर्देशित film 1942 forty two a love स्टोरीमा आरडी बर्मनले संगीत गरे जावेद अख्तरको शब्दमा एक लड़कीको देखा तो ऐसा लगा यही गीतलाई गीतकार जावेद अख्तरले बीबीसी च्यानल फोरमा नासरिन मुनिर कावीरलाई दिएको अन्तर्वार्तामा भनेका छन् यो यस्तो किसिमको गीत भारतमा पहिलो पटक हो र हामीले संगीतमा नयाँ प्रयोग गरेका छौं भनेर भनेका थिए भने तर यसभन्दा पनि तीस वर्ष अगाडि हामी कहाँ यस्तो गीत बनिसकेको थियो बच्चो कैलाशको संगीतमा र उनको परिकल्पनामा हामीले हाम्रो कलाकारलाई चिन्न मात्र सकेका थिएनौं चिनेको भए त्यो सलाम त हामी पहिल्यै गर्थ्यौं होला आजै पनि गायक ओम विक्रम विष्टले एक दैनिकमा अन्तर्वार्ताका क्रममा भनेका छन् दार्जीलिङमा मलाई गायकका रूपमा त्यहाँका सांसदले जुन सम्मान दिए यो नेपालले मलाई कहिले त्यस्तो सम्मान दिएला भनेर उनले गुनासो गरेका छन् यो कहिलेकाहीँ हामीबाट भइरहेको भूलचुकलाई सच्याउने वा भनौं पोलिटिकल्ली करेक्ट गर्ने काम पनि हामीबाट हुनुपर्छ जस्तो लाग्छ हाम्रो फेसबुकमा हामीलाई आज विश्व संगीत दिवसको उपलक्ष्यमा अमेरिकाबाट कुमारजङ कार्कीले विश्व संगीत दिवसको सुखद अवसरमा सम्पूर्ण संगीत सर्जकहरू र संगीत प्रेमीहरूमा शुभकामना अनि योग दिवसको अवसरमा पनि सबै मनयोगी कर्मयोगीहरूमा सलाम भनेर उहाँले लेख्नु भएको छ र उहाँले आफ्ना पिताजी अनि आफ्ना प्रथम गुरू शम्भु सर मास्टर शम्भुलाई पनि हार्दिक नमन गर्नुभएको छ त्यसै गरिकन राजु हुमा गाईले पनि सवारी मेरो रेलमा गीतको लागि सार्थक भयो मेरो संगीत दिवस भनेर भन्नुभएको छ भने एसएन दाहालले संगीत प्रेमीहरूको महान दिन विश्व संगीत दिवसको अवसरमा कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ दामाण्डोल किरातीले पनि कार्यक्रमको बारेमा टिप्पणी गर्नुभएको छ भने राजेश्वर उदय लेख्नुहुन्छ सवारी मेरो रेलैमा मेलवा देवीको स्वरमा सुन्दा रमाइलो लाग्यो हिन्दी संगीतको प्रभाव अनुभूति भयो यो गीत सपना परियारले पनि गाउनुभयो जस्तो लाग्छ भनेर भन्नुभएको छ अवश्य राजेश्वरजी सय वर्ष अगाडिका गीतहरूलाई पुनः रेकर्डिङ गर्ने क्रममा सपनाश्री सत्य आचार्य त्यसै गरी बुद्धि बस्याल थुप्रै कलाकार शैलेश सिंह थुप्रै कलाकारले पुराना गीतहरूलाई फेरि गाउनु भएको छ त्यो गीतको बारेमा एकदिन फेरि हामी चर्चा कुनै दिन अवश्य गर्ने नै छौं अब गीतको अर्को श्रृंखलामा आइपुग्दा नेपाली सुगम संगीतमा गायनबाट अर्कै मोड़ ल्याउने केही गायकमा मानिक रत्न तारादेवी अरूणा लामा शरण प्रधान रंजित गजमेरको चर्चा पनि जरूरी छ मानिक रत्न नेपालबाट विदेशमा अर्थात सिक्किममा र दिल्लीमा सम्मान भएका पहिलो गायक हुन् प्रेमध्वज प्रधानका समकालीन मानिक रत्न र प्रेमध्वजले नै नारायण गोपाललाई आफ्नो गीतहरूमा तबला बजाउनका लागि नारायण गोपाललाई तबला वादकका रूपमा ल्याएका थिए र नारायण गोपाल प्रेमध्वज मानिकरत्न गीतमा तबला बजाउँथे तर यी दुईले प्रेमध्वज र मानिकरत्नले चिनेर नै नारायण गोपाललाई पछि गायकको रूपमा प्रस्तुत गरे तर मानिकरत्न स्वयं नारायण गोपालका एक गुरूका रूपमा चिनिन्थे एक अग्रजका रूपमा चिनिन्थे तर पछि नारायण गोपाल र प्रेम नारायण गोपाल र मानिकरत्नका बीचमा राष्ट्रिय नाचघरको जागिरपछि द्वन्द शुरू भयो र दुवैको बीचमा बत्तीस सालपछि बोलचाल बन्द भयो र बोलचाल नभइकनै नारायण गोपालले प्रस्थान गरे मानिक रत्न अझै पनि पस्ताउँछन् किनकि त्यो बोलचाल किन हुन सकेन हाम्रो बीचमा र मानिक रत्नले निजी रेकर्डिङ त उनले गर्नै छोडे तर चलचित्रमा गाएको उनको पछिल्लो गीत भनेकै नेपालको पहिलो रंगीन चलचित्र कुमारीका निम्ति गाएको गीत तारादेवीका साथमा शिवशंकर चन्द्रराज शर्माको संगीत किरण खरेलको शब्दमा সকিনা बाटो बाटोमा तिमीसँग डुलु संत जादा समाई शक्ति न तन्ना किरण खरेलको शब्द शिवशंकर र चन्द्रराज शर्माको संगीतमा नेपाली संगीतमा नयाँ मोड़ ल्याउने अर्का गायक माणिक रत्न स्थापित र तारादेवीको स्वरमा यो गीत राख्न पाउँदा मेरा प्राविधिक मित्र सन्दीप र म हर्कित भएका छौं विश्व संगीतका सन्दर्भमा आज हामी एउटा यस्तो साधकलाई सम्झना गर्छौं फ्रान्स लिस्ट अठार सय एघारमा रेडिङमा जन्मिएका फ्रान्स लिसको देहान्त अठार सय छयासीमा भयो उनको विशेष किय सांगीतिक जनर चाहिँ टोन पोइम र कार्यक्रम र प्रोग्राम सिम्फोनी र पियानो वर्क हो फ्रान्स लिस रूसमा कुनै बेला जार शासक राजा भएको बेला जार शासक भएको बेला कार्यक्रम प्रस्तुत गर्न गएका थिए उनी कार्यक्रम पियानो बजाउन मात्र शुरू गरेका थिए राजा एक आपसमा गफ गर्न थालेछन् र उनले पियानो रोके र फेरि जारले उनलाई पुलुक हेरे होइन बजाऊ भनेछन् फेरि उनले बजाउन सुरु गरेछन् फेरि जार गफ गर्न थालेछन् उनले फेरि पियानो रोके यो क्रम चलिरह्यो र पछि राजाले जारले भने तिमी बजाऊ हामी कुरा गर्दै गर्छौ र फ्रान्स लिस्टले जुरुक्क उठेर भने जारले बोल्दै गर्दा कसैले केही गर्नु हुँदैन मेरो संगीत पनि बन्द हुन्छ यसरी उनले कार्यक्रममा संगीतै बजाएनन् यस्ता थिए रोमान्टिक इराका अर्का विश्व प्रसिद्ध संगीतकार फ्रान्सलिस त्यसै गरिकन सम्झना गरिन्छ फेडरिक चोपिनलाई पनि चोपिनका नाममा जसलाई सोपेन पनि भनिन्छ सोपेनका नाममा धेरै किसिमका कलमहरू पनि निक्लिएका छन् अठार सय दस वर्षमा जन्मिएका फ्रेडरिक सोपेन जसको संगीतको विशेषता हो सोलो पियानो म्युजिक त्यसै गरिकन मेन्डेलसनको कुरा पनि उठ्छ त्यसै गरी ब्यारलियोजको कुरा उठ्छ ब्यारलियोज विशेष गरेर आफ्नो पियानो वादन अनि विशेष गरेर शास्त्रीय शैलीका संगीतका कारण चर्चित छन् उनको पूरा नाम हो हेक्टर बेर्लियोज उनको जन्म अठार सय तीनमा फ्रान्समा भयो र उनको निधन पनि अठार सय उनहत्तरको सालाखलामै भयो बाघ वितोपन मोजाडका बारेमा यी तीन सांगीतिक पुरस्कार बारेमा हामी धेरै कुरा गर्छौं तर यी स्रष्टाहरूका बारेमा पनि हामी जानकारी राख्दै गरौं र अब यो कार्यक्रमलाई बिसाउने बेला नेपाली संगीत जगतमा गोपाली युञ्जनले रसियन जीप उपनाम दिएका विविध शैलीको स्वर भएकी गायिका मीरा राणाको स्वर बना आजको यो विश्व संगीत दिवसको एक सय अठाइसौं कार्यक्रमलाई विसौनीमा राख्दै हामीलाई विराटनगरबाट सांगीतिक श्रेष्ठा रश्मि मात्रे लेख्नु भएको छ happy music day once again sir सम्झिरहन्छु कोइली देवीको कति मिठो आजको म्युजिक डे स्पेशल कार्यक्रम कति धेरै जानकारीमूलक यहाँलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ हवस् त सबैजनाले आफ्नो प्रतिक्रिया शुभेच्छा व्यक्त गर्नुभएको धन्यवाद दिँदै प्राविधिक मित्र सन्दीप सहित मलाई पनि विदा दिनुहोस् कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज